नमस्कार रेडियो थाहा संचार उनान्से दशमलव चार हर्ज काठमाडौँ थाहा संचार डट कम र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अंकमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले धच्छ गोतामेले लेख्नु भएको सुप्रसिद्ध उपन्यास घामका पाइलाहरू सुनाइरहेका छौं घामका पाइलाहरू यो उपन्यास त्यतिखेरको वीरगंज आसपासको पृष्ठभूमिलाई आधार मानेर लेखिएको छ जतिखेर वीरगंज हुँदै अम्लेखगंजसम्म रेल चल्ने गर्दथ्यो मानवीय सम्बन्धका ससाना आयाममा खेल्दै उपन्यासकार गोतामेले यो सुन्दर उपन्यास तयार पार्नु भएको छ प्रस्तुत छ उपन्यास घामका पाइलाहरूको तेह्रौं अङ्क पूजाको सबै विधिविधान समाप्त भइसकेको थियो डाक्टरको रोगी जाँच्ने ठूलो कोठाको अझ रूपै फरक थियो पवित्र पूजा मण्डप जस्तो सधैँ त्यहाँ अनेकौं रोग र व्यथाको मर्मान्तक पीड़ा बोकेर आएका रोगीहरूका टिठलाग्दा अनुहार र अहिया आत्थुका बीच यन्त्र जस्तै असम्पृक्त भएर काम गरिरहेका डाक्टर र ड्रेसरहरू हुन्थे क्लोरोफार्म इथर र टिङ्चर आइडिनको मिश्रित गन्ध कोठामा अटाइ नसक्नु भएर झ्याल ढोकाबाट खनिएर बाहिर समेत बगिरहेको हुन्थ्यो सेतो पट्टी बाँधेका खोरण्डा खुट्टाहरू आफ्नो सिङ्गै शरीरको तौल काठ बाँसको लट्ठी उप टेकाउँदै बाहिर निस्कन्थे डाक्टर कम्पाउण्डर र रोगीहरूको घुइँचो वेदना आको सुसेलो र औषधिको तीक्ष्ण गन्धले गर्दा त्यस कक्षले एउटा स्थायी चरित्रको बेग्लै परिचय गाँसिसकेको थियो तर कोठाभित्रको आजको विषयान्तरले गर्दा लाग्दथ्यो कुनै एकक्षमाको जीर्ण रोगी एकाएक नयाँ वैंशका साथ आवायुक्त कलकलाउँदो अनुहार लिएर सबैको सामु उभिएको होस् एउटा ठूलो खाट राखेर कोठाको पूर्वपट्टिको भित्तासँग मञ्च बनाइएको थियो जसमाथि बाक्लो दरी र दूध जस्तै स्वच्छ सेतो तन्ना ओछ्याइएको थियो मञ्चको माझमा अमलिन्दु भट्टाचार्य र पण्डित बाजे बसेका थिए र छेउपट्टि अणु र पवनलाई पनि स्थान दिइएको थियो अरू सबै तल त्रिपाल र बाक्लो दरी ओछ्याएर बसेका थिए भन्दा तल बीचमा आइमाई र लोग्ने मान्छे आउन जान हुने एउटा सानो गोरेटो छोडेर मानिस बेग्ला बेग्लै गजमाउरो भई बसेका थिए सबैको दृष्टि मञ्चमाथि बस्नेहरूमाथि टाँसिएको थियो प्रसाद ग्रहण गरिसकेपछि तल तल लागेकोले भट्टाचार्यले आफ्नो पाइप खेलाउँदै पण्डित बाजेसँग ठट्टा गर्छन् अब हेर्नुहोस् हामी रेलवेको मानिसलाई कतैबाट धुवा नआएको देखेसम्म मनमा सन्तोषै नहुने त्यो इन्जिनको होस् अथवा धुपको <laughs> होइन त गणेशी ल लोको बाबुको लागि एक मुठा धुप फेरि सल्काइदे ल त आफ्नो दाउ चुकेकोमा अमलेन्दु भट्टाचार्य स्वयं ठूलो स्वरमा हाँस्न थाल्दछन् र साथै सबै श्रोताहरू समवेतमा हाँस्दछन् गणेशी एकमुठा धूप छल्काएर मञ्चको किनारमा राखिदिन्छ अब पण्डित बाजे र श्रोताहरूको बीच धुवाको एउटा रेशमी तुवालो पारदर्शी पर्खाल जस्तै खड़ा हुन्छ पण्डित बाजे पहेँलो रेशमी उपरना ओढेका विशाल ललाटभरि केसरी चन्दनका मिहिन धर्साहरू र मध्यभागमा शिशुको ग्रास जस्तै दही अक्षताको रातो टीका लगाएका गलाभरि फूलको माला लाएर स्वर्गबाट भर्खरै अवतरित कुनै दिव्य पुरूष जस्तै गम्भीर अनुहार लिएर बसेका छन् मध्ये केहीलाई छाडेर यति नजिकबाट पण्डित बाजेलाई कसैले हेर्न पनि पाएको थिएन दिदीप्यमान व्यक्तित्व दया र करूणा छछल्किरहेको उनको अनुहारलाई सबै आइमाईहरू आँखा झिम्म नगरी एक टक लगाएर हेरिरहेका थिए एकाएक श्रोताहरूको पहिलो लहरबाट रमानाथ उभिएर चारैतिर हेर्दछन् उनी केही बोल्न उभिए जस्तो लाग्दछ अहिलेसम्म भइरहेको खासखुस अब बन्द हुन्छ कोठाको शान्त वातावरणमा सबै आफ्नो चिउनो अग्ल्याएर रमानाथतिर हेर्दछन् रमानाथ आफ्नो कामको पोसाकमा छन् टाउकोमा सलामी परेको बिर्खे टोपी र कुमको लोतामा पित्तलको पाँच हरब अंग्रेजीमा गाड लेखिराखिएको छ अग्ला झण्डै छ फुटी रमानाथ गम्भीर अनुहार लाएर आफ्नो स्वर नली सफा गर्न मुखमा मुठी राखेर खोक्छन् र बिस्तारै भन्दछन् <coughs> मेरो एउटा विनम्र प्रस्ताव छ यहाँहरूको सामु अब आजको जस्तो एउटै थलोमा कुममा कुम र भनौँ आफ्नो हृदय समय जोडेर सबै भेला हुने रमाइलो अवसर अब बारम्बार हामी पाइरहला जस्तो मलाई लाग्दैन हेर्नुहोस् अब आज सौभाग्यवश हाम्रो माझमा एक यस्ता श्रद्धालु पुर्खा हुनुहुन्छ जसको बुद्धि विवेक र पाको अनुभूतिले मानव जीवनको विविध र विराट फाँटलाई ढाकिसकेको छ स्वयं उहाँको जीवनले छोडिआएका डोबहरू हाम्रो लागि पवित्र छन् र अनुकरणीय छन् यस अवसरमा उहाँबाट केही सुन्न पाउँदा हाम्रो अँध्यारो मनमा एउटा नयाँ चेतनाको सूर्योदय हुनेछ भन्ने मलाई लाग्दछ र म त्यसका लागि प्रार्थना पनि गर्दछु धेरै बेरदेखि मनमनै संरचना गरिरहेका वाक्यहरूलाई अनुरोधका रूपमा प्रस्तुत गरेर रमानाथ थोचुक्क बस्छन् अमलेन्दु भट्टाचार्यले उनको प्रस्तावमा सही थाप्छन् अब साँच्ची भन्ने हो भने रमानाथले मेरो मुखकै कुरा खोजे अब यो बिन म स्वयं बिसाउने सुयोग खोजिरहेको थिएँ हेर्नुहोस् यिनले मलाई के गरे त उछिन दिए र यति राम्रो शब्दमा आग्रह गरे कि अब जो मबाट हुनै सक्दैन थियो बुझ्नुभयो त अब रेल कर्मीहरूको राठ लाग्दो जीवनबारे जुन कुरा उनले भने त्यसमा पनि म सहमत छु हेर्नुहोस् अब झन् गार्ड र चालकको दिनचर्या त अरूको भन्दा अझ बढी कठिन र पट्यार लाग्दो हुन्छ चार या पाँच स्टेसनसम्म आऊ जाऊ आऊ जाऊ आऊ जाऊ उही क्रम जीवनभरि चलिरहन्छ एक यस्तो दुखद यात्रा जहाँ कुनै निर्धारित लक्ष्यमा पुग्न र नयाँ क्षितिज छुने आकांक्षा लिन सकिँदैन अब रमानाथले जुन गतिमा जति दूरीको नापो गरिसकेका छन् त्यसको हिसाब गर्ने हो भने उनी विश्वको जुनसुकै स्थानमा पनि पुग्न सक्थे अब तसर्थ पण्डित बाजेका केही नौला कुरा सुन्नको लागि उनलाई बढी चाख लाग्नु स्वाभाविक हो म पनि सम्पूर्ण रेलवे खलकका तर्फबाट हजुरसित यो निवेदन गर्दछु पण्डितजी आफ्नो बढी प्रशंसा सुनेर पण्डित दुर्गानाथको अनुहार रक्तिम अभायुक्त हुन्छ उनलाई स्वयं थाहा थिएन यस शहरका मानिसहरूबाट उनले यति श्रद्धा अर्जन गरिसकेका छन् यो शहर उनको लागि एउटा संयोग मात्र थियो चिकित्साको साधन उपलब्ध हुन सकेको भए उनी कुनै अर्को शहरमा पनि बसोबास गर्न सक्थे यो शहर पण्डित दुर्गानाथको लागि एउटा सानो स्वार्थ पनि थियो आफ्नो दीर्घ रोगसित संघर्ष गरेर जीवन धान्ने एउटा सानो क्षेत्र शहरवासीको लागि आजसम्म कुनै ठूलो सेवा कार्य उनीबाट हुन सकेको थिएन दान दातव्यको के कुरा त्यो दुर्गानाथ जस्ता अकिञ्चन परजीवीद्वारा के हुन सक्दथ्यो सतर्क शिकारी बन्दुक बोकेर झ्याङ झ्याङ डुलिरहे जस्तै पण्डित दुर्गानाथ पनि आफ्नो रोगको घात प्रतिघातका लागि सधैँ चङ्खा भएर बसिरहेका हुन्थे फलस्वरूप शहरियाहरूसित दण्डवत पाहुलागी र जयरामजीको आदान प्रदान बाहेक बढ़ी हेलमेल गर्न पनि सकेका थिएनन् तर पनि किन उनी जस्ता एक दीर्घरोगी वृद्धप्रति सब सबैले यस्तो प्रेम र श्रद्धा होइरहेका दुर्गानाथको सरल स्वभावले आफ्नो व्यक्तित्वको सही मूल्याङ्कन कहिले गर्नै सकेन छोरा पिताम्बरको लागि उनी लुकी लुकी टपरे वृत्ति गरी हिँड्ने आफ्नो रोगको गरुङ्गो बोझ बोकेका पिता थिए बुहारीको लागि केही नबोल्ने गौ प्राणी साधनहीन बौरा ससुरा पवन्त दुर्गानाथको लागि आफ्नै रगतको एक उषाकाल थियो मायाको माकुरीले दिनदिनै बुन्दै गएको विशाल जालो जहाँ लटपटिएर पण्डित दुर्गानाथ विवेक शून्य हुन्थे जसलाई देखेर उनको मनमा जिजीविसा र सांसारिक बेमोह फेरि पलाएर आउँथ्यो उनलाई आश्चर्य लाग्छ के छ उनको व्यक्तित्व र चरित्रमा त्यस्तो चमत्कारी के छ जसले गर्दा सबैले स्नेह गर्छन् कहीँ यो सबैको साझा सम्मान एक विद्रूप मात्र त होइन म प्रति उनी कहिलेकाहीँ यो सब सम्झेर अतालिन्थे पनि धेरै बेरपछि आफ्नो प्रशंसाको प्रत्युत्तरमा केही बोल्न नसकी पण्डित दुर्गानाथ दुवै कर जोडेर आफ्नो निधारमा पुर्याएर सबैतिर हेर्दै सामूहिक अभिवादन गर्दछन् अनि रुजेको कण्ठले बिस्तारै बोल्ने प्रयास गर्दछन् अब आफ्नो हकभन्दा ज्यास्ती लिने मानिसलाई कता कता एक किसिमको अपराधी भावनाले ग्रस्त तुल्याउन थाल्छ त्यही अवस्था मेरो हुन गएको छ ऋण र धनको अनुपातमा मैले आफ्नो चरित्रको मूल्याङ्कन गर्ने हो भने लाग्छ मैले समाजबाट लिएको मात्रै छु दिन केही सकेको छैन पानीको अविरल धारा ओइराएपछि त्यो निसासिन्छ कहालिन्छ पनि तपाईँहरूको ममता र स्नेहले मलाई पनि त्यही कहाली लाग्न थालेको छ स्नेह त्यति मात्र दिनुहोस् जसलाई म सास्न सकु म प्रति तपाईँहरूको जुन धारणा छ त्यस म सम्पूर्ण सांसारिकताबाट विरक्तिएको सबै लोभ पापका साङ्लाहरू चुडालिसकेको एक वितरागी ऋषिमुनि जस्तो हुनुपर्ने थियो तर त्यो त म छैन म त आफ्नो चारैतिरका माया मोहको गरुङ्गो भारीले कुप्रिएको एक दीर्घ विधुर बहुतै साधारण मानिस हुँ अब त्यसो त मैले आजसम्म कहीँ व्याख्यान वा प्रवचन पनि दिएको छैन कठिन विषय उप बोल्ने रफत पनि गएको हुनु तर तपाईँहरूको आग्रहबाट मैले आफ्ना बढौली लागेका अनुभव जो मैले दुई भोटो बढी फटाएर पाएको हुम्ला त्यो व्यक्त गर्ने साहस पटलेको छु फेरि केही बेरसम्म दुर्गानाथ घोरिरहन्छन् कुनै स्तोत्रको छुट्टा पाता पल्टाए जस्तै उनी आफ्ना दुवै हत्केलाहरू उल्टाई पल्टाई गरी हेरिराखेका हुन्छन् मानु कुनै गुढ विषय साङ्केतिक शब्दलिपिमा त्यहाँ लेखिएको होस् श्रोताहरू पण्डित बाजेको विनम्रताबाट ज्यादै प्रभावित हुन्छन् पूर्ण निशब्द वातावरणमा ती एक एक शब्द टिप्नको लागि कान थापेर उनको अनुहारमा आँखा टाँसिराखेका थिए पण्डित दुर्गानाथ बिस्तारै हत्कलाबाट दृष्टि उठाउँदै शून्यतिर हेरेर बोल्न थाले मानव आत्मा मुक्तिको लागि सदैव छटपटाइरहेको हुन्छ मुक्तिको लागि सबभन्दा ठूलो बाधक हो भय भय उपर विजय पाउनु नै मुक्तिको बाटो पहिल्याउनु हो भय पनि धेरै किसिमका हुन्छन् तर मृत्यु बोध नै यस्तो भय हो जो शाश्वत छ मानिसलाई होस पाएदेखि आफ्नो जीवन लीला समाप्त नभएसम्म यस त्रासको छायाले निरन्तर पछ्याइरहन्छ मृत्यु उपर विजय पाउन सकिन्न तर तर मृत्युको भयलाई जित्न नसकिने पनि होइन मृत्युको अपरिहार्यता नै यसको दिगो हुनुको कारण हो महापुरुषहरूले दिएर गएको शिक्षा आप्त वचन र दार्शनिक सुक्तिहरू हेर्ने हो भने ती सबै यही यथार्थमा आधारित छन् आवागमनको बन्धनबाट मुक्ति मोक्ष महापरिनिर्माण यी सब धार्मिक वा दार्शनिक ताना बानाको गहिरो तहमा निहालेर हेर्यो भने तिनमा पनि त्यही तथ्य प्रचारकहरूका आफ्ना धर्म दर्शनको अनुरूप घुमाउरो किसिमबाट प्रकारान्तरले व्यक्त भएको पाइन्छ सर्वग्रासी मृत्युको चिन्ता र त्रासबाट त्राण पाउनु यो मृत्युको भय नै यस्तै छ फेरि यसले मानिसलाई आत्मकेन्द्रित गर्दछ र काथर बनाइदिन्छ यसले न्यायलाई अङ्गीकार गर्ने र अन्यायको प्रतिकार गर्ने पवित्र मानवीय भावनाको स्फुरण हुने मनुष्यभित्र रहेको नैसर्गिक विवेकको झिल्कोलाई ओसिलो न ओसिलो तुल्याएर उसलाई उपमानवीय प्राणीको कोटीमा पुर्याइदिन्छ जहाँ पुगेपछि मनुष्य र मनुष्यतर जीव जन्तुलाई चेतनाको स्तरमा छुट्याउने अत्यन्तै झेनो रेखासम्म मात्र रहन जान्छ अन्याय जस्तो सुकै होस् त्यसको प्रतिकार नगर्नु मानव संस्कृतिको विकास प्रक्रियालाई कुण्ठित तुल्याउन खोज्नु हो देशको हित र समाजको असलको लागि अन्यायको विरोध नगर्नु त्यसको पक्षधर हुनु हो अन्यायमा सहभागिता जस्तो पाप मानिसको लागि अरू के पनि छैन केही बेर थकाइ मारेर पण्डित बाजे पुनः प्रारम्भ गर्दछन् अब हिजो मात्र घटेको एउटा सानो घटनाले मलाई आहत तुल्याएकोले त्यसको सन्दर्भमा मलाई यो सब भन्नु परेको छ अहिले अब त्यसलाई अर्थ्याए भने मेरो भन्नु पनि अझ खुलस्तो होला अब सेठले जुन किसिमबाट आफ्नो बन्द व्यापार चलाएको छ त्यो अन्यायपूर्ण कार्य हो तर पिताम्बरले त्यसको प्रतिकार वा विरोध गर्न त सकेनन् तर सेवा छोडिदिए फेरि अब यो सेवा छोड्ने काम उनको आत्मसन्तोषको लागि त उचित होला तर त्यसबाट सामाजिक दायित्वको पालना गरिएको त ठहरिन्न यी पिताम्बरले सेठको प्रभावकारी प्रतिकार किन गर्न सकेनन् यसको उत्तर मैले दिइसकेका छु अगावै त्यो किन त मृत्युको भय शारीरिक क्षतिको भय आर्थिक विनाश मानसिक यातना लगायतका यी भएका ससाना आंशिक खण्डहरू वृहत र मौलिक मृत्यु भयबाट निष्कृत भएका हुन्छन् उक्त सबै खण्डित भयहरू समय सापेक्ष हुनाले कुनै मृत्युसित प्रत्यक्ष गाँसिएको देखिन्छन् कुनै परोक्ष र बाउठो किसिमबाट साइनो भएका हुन्छन् त म के भन्न खोज्दैछु त भय एउटा संवेग हो मानसिक प्रतिक्रिया जसलाई सबभन्दा पहिले मानसिक स्तरमै जित्न सक्नुपर्छ यिनै ससाना भय उपर विजय प्राप्त गर्नुपर्ने मृत्युको त्रासलाई अस्वीकार गर्दै जानु हो संक्षेपमा मेरो भनाइको तेरिज कस्ने हो भने मृत्युको भयलाई नकारात्मक रूपमा ग्रहण गर्न सक्नु नै मानव अस्तित्वको लागि सहायक र मानव संस्कृतिको संरचनाको ऐतिहासिक भूमिकाको लागि साधक हुन जानेछ पण्डित दुर्गानाथ आफ्नो भनाई समाप्त गरेर पुनः हत्केला उल्टाइ पल्टाइ गर्न थाल्छन् उनले भनेका कुराहरू गुड र केही कठिन हुन गएकोले केहीले मात्र बुझ्न सक्छन् धूपको धुवा अघि नै निस्तेज भइसकेको थियो पण्डित दुर्गानाथको अनुहार अब सबैले स्पष्ट देखिरहेका थिए निकै बेरसम्मको प्रवचनको श्रमले होला उनको गोरो ललाट भरि साना साना पसिनाका जलजलाउँदा थोप्लाहरू उम्रिएका थिए कमलको पातमा जलकण जस्तै पण्डित दुर्गानाथ एक फराकिलो मुस्कान अनुहारभरि छापेर सबैतिर हेर्छन् र भन्छन् क्षमा गर्नुहोला मलाई तपाईँहरूको रमाइलो भेलामा मैले रुखो विषय उब्काएँ र असजिलोमा पारिदिएँ अब मैले यो विषयको अध्ययनको लागि न कहिले सन्त समागम गरेको छु न गहिरा गहिरा ज्ञानका ठेली नै पल्टाएको छु यी सब के हुन् त यी सब हुन् मेरा स्वानुभूत तर्क वितर्कहरू तसर्थ मेरा तर्कनाहरू अन्तिम र सत्य सम्झी सबैले रुचाउनै पर्छ भन्ने केही पनि छैन आफ्ना बेग्लै मत मतान्तर हुन सक्छन् कि भन्छन् नि कि बाधे बाधे जायते तत्त्वबोध पण्डितजीका कुरा सुनेर अमलेन्दु भट्टाचार्य भन्छन् पण्डितजी अब ठुलो दार्शनिक चिन्तन र मननबाट मात्र मानव जीवन सम्बन्धी यस्ता निचोडहरू झेक्न सकिन्छ त्यो म मान्दछु अब हामी रेलको गतिसित बाँधिएर तपाईँको दिनरात रहने मानिसको यो दर्शनसँग के सम्बन्ध बताइदिनुहोस् त होइन अमलेन्दु बाबु अब सजिलो किसिमले अर्थ्याउने हो भने दर्शन भनेको के हो त देख्नु दर्शन भनेको देख्नु मैले तपाईँलाई देखेर तपाईँको चरित्रबारे जो अध्ययन गरेँ त्यही हो तपाईँको दार्शनिक व्याख्या साँच्ची भन्ने हो भने प्रत्येक व्यक्ति अपठित वा निरक्षर भए तापनि त्यो आफ्नो स्तरमा एउटा सानो सानोतिनो दार्शनिक हुन्छ हेर्नुहोस् पाप पुण्य जीवन मरण कर्तव्य अकर्तव्य यो सब कुराहरूमा उसको आफ्नो बुझाइ हुन्छ आफ्नो व्याख्या हुन्छ यो व्याख्या गर्ने नापो उसले आफ्नै वंश परम्परा र सामाजिक वातावरणबाट पाएको हुन्छ अब मैले अघि जो भने त्यसको व्याख्या पनि यहाँ सबैले आफ्नो किसिमबाट गरेका होलान् अब मेरो कुरालाई व्यवहारिक कसीमा घोट्ने हो भने अब श्रोताहरूमा यो यो के गर्छौँ हामी कसौनीमा सीता छाम्छौँ नि भात पाक्यो कि पाकेन त्यसै गरी श्रोताहरूमा हाम्रो यो गणेशीबाट केही बुझ्ने प्रयत्न गरौँ ठिक छ पण्डित दुर्गानाथ कुनापट्टि शान्त भएर बसेको गणेशीलाई साउतीबाट केही भन्ने आग्रह गर्दछन् सबैको हाँसोको पात्र भइरहेको गणेशीलाई डर छ गम्भीर चर्चा परिचर्चा चलिरहेका बेला उसलाई देख्न साथ आइमाईहरू गलल्ला हाँस्दिए भने बडो लाज हुनेछ अथ ऊ सकेसम्म गम्भीर र मलिन अनुहार लाएर उठ्छ र सर्वप्रथम पण्डित बाजेलाई निहुरिएर नमस्कार गर्छ आइमाईहरूको घाँटीसम्म हुलुक्क आइसकेको हाँसो फुट्न नपाई त्यही अडान लिन्छ गणेशी हात जोडेर भन्छ अब हेर्नुहोस् म गरिब पान पात बेचेर गुजरान गर्ने मानिसले अब जो सधैँ हातमुख जोड्ने ध्याउन्नमा त गुरिरहेको हुन्छ पण्डितजी अब हजुरको यस्ता सुझबुझले जो भरिएका कुराहरू छन् अब कसरी बुझ्न सक्छु अब तर मेरो विचारमा यहाँ बस्ने जति सबैले आफ्नो बुद्धिको भाँडो थापेका छन् हेर्नुहोस् त्यसमा कसैले थोरै पायो होलान् त कसैले धेरै पायो होलान् अब जसरी बाक्लो पानी पर्न थाल्दा अब कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले करेसाको बारी अब केही नभएकाले गाग्री थाप्छन् लोटा थाप्छन् त्यो पनि नहुनेले कचौरा समेत थाप्दछन् त्यो सबैले आफूसित भएको पात्र अनुसार पानी पिउँछन् अब थोरै पानी पाएको र धेरै पाएकोमा जसरी बादललाई दोष दिन सकिँदैन त्यस्तै कसैले थोरै बुझ्न सकेकोमा अब पण्डित बाजेको के दोष गणेशी यति भन्दै हात जोडेर उभिरहन्छ पण्डित बाजे भन्दछन् देख्नु पो हमलेन्दु बाबु यसले कति गहिरो व्याख्या कति सजिलोसित घत लाग्दो गरी झिक्यो अब यसबाट सबैको ठट्यौली गणेशी पनि सानोतिनो दार्शनिकको रूपमा देखा पर्छ अम्लेन्दु भट्टाचार्य बडो प्रशंसापूर्ण दृष्टिले गणेशजीतिर हेर्दछन् मैले तेरो हेर अनेकको रूप देख्न पाएँ तर के त मेरो मन आज तैँले पुरै जिती छ अघि अघि म तँलाई के भन्थान्थे झट्टो असभ्य गाउँले भन्थान्थे भाँड भन्थान्थे र घृणा गर्थे पछि मैले तेरा मानवीय गुणहरूलाई देखेँ अब मलाई नै हेर मलाई दोस्रो जीवन दिनमा तेरो सेवाको पनि ठुलो हात गणेशी मेरो घृणाको प्रत्युत्तर तैँले प्रेमबाट दिइस् सँगसँगै आज तैँले आफ्नो कुरा सुनाइस् र मैले भित्रको अर्को गम्भीर स्वरूप पनि हेर्न पाएँ बुझिस् त गणेशी गणेशी लज्जित भएर थुचुक्क बस्दछ आइमाईहरू जो गणेशीका शब्दहरूमा केही ठट्याउला छ्याकनहरू बटुलेर आफ्नो हाँसो सल्काउने जमर्को गर्दै थिए ती पनि छक्क पर्दछन् तिनलाई डर भयो पण्डित बाजेको प्रवचन सुनेर कहीँ गणेशीको हृदय परिवर्तन त भएन गौरी दिदी ज्यादै सरल स्वभावकी सबभन्दा बुजुर्ग महिला हुन् उनको परिवारसित गणेशी बढी सम्बन्धित भएकोले उनी अड्न नसकी बिस्तारै भन्दछिन् बरै मोरु अरे त सत्सङ वत्सङ पाएर कोही जोगी त भएनस् हे जोगी भइस् भने हामी मात्र होइन साराका सारा रेलवे रुन्छ रे गौरी दिदीको व्यथाले भरिएको स्वर सुनिन्छ गणेशी गौरी दिदीको स्नेहसिक्त स्वर सुनेर गम्भीरताको खोल बाहिर आएर च्याउँछ अरे गौरी दिदी खुरा गर्नुहुन्छ जोगी हुन् मेरा शत्रुहरू है म जोगी भएर के गर्ने यी माता पिङ्गला मेरो श्रीमती यिनका यी शीत बसन्तहरूलाई मैले कहाँ हिल्ला लाएर जाने तपाईँ कहाँ अब यहाँ सबै बुजुर्गहरू पनि हुनुहुन्छ उहाँहरूको सामु त म मुख खोल्दिनँ तर हेर्नुहोस् उहाँहरू बिदा भएपछि सिङ्गे मैदान गणेशजीले सर गर्नेछ अहिले अनि हेर्नुहोला काशीको चोली बनारसको साडी उसको कुरा सुनेर सबैजना हाँस्न थाल्छन् अहिलेसम्मको गम्भीर वातावरणलाई गणेशीले सहज र रमाइलो तुल्याइदिन्छ साथै छड्के किसिमबाट पण्डित बाजे र अमलेन्दु भट्टाचार्यलाई त्यहाँबाट जाने संकेत पनि दिन्छ अरू बेला भए भट्टाचार्य गणेशीले यति बोलेको सहन सक्दैनथे कि त च्याटिन्थे कि आफ्नो सम्मान जोगाउन तत्कालै उठेर हिँड्थे आज उनी दोधारमा थिए उनको अभिजात्य मन पनि केही क्षण रमाइलोमा डुब्नको लागि लालायित थियो उनले देखिसकेका थिए गणेशी कुनै फोहोरी ठट्टा वा ग्राम्य भाषाको सस्तो प्रयोग गरेर हँसाउँदैन उसका ठट्यौलाहरू धारिला तर्कपूर्ण र नौलो किसिमका हुँदा रहेछन् भन्ने कुरा दुई चारचोटि गणेशीको कुरा सुनेर उनले थाहा पाइसकेका थिए आफ्नो अभिजात्य जोगाउन गणेशीको कुरामा उनी मनमा हाँसिरहे पनि दाँत बाँधेर मुखबाट हाँसो फत्किन नदी गम्भीर अनुहार लाएर गम्भीरताको स्वाङ पारिरहन्छन् हाँसो रोकेकोले उनको दुवैपट्टिका बंगारा दुख्न थालेका थिए उनी केही नसुने झै झ्याल बाहिर हेर्न थाले गणेशीले लोको बाबुको सबै स्वाङ बुझिसकेको थियो उनी दोधारमा झुण्डिरहेका थिए खुलेर हाँसो भने आफ्नो अभिजात्यको मर्यादा भङ्ग हुन्छ जाउँ भने यो रमाइलो त्यसै छुट्ने भयो गणेशी लोकोबाबुलाई बस्न दिने पक्षमा थिएन उनको उपस्थितिमा ऊ खुलेर खेल्न सक्दैनथ्यो मानवीय सम्बन्धको यस्तै परिपाटी हुन्छ लोको बाबुलाई गणेशी एकपल्ट खुलेर हँसाउने र आफ्नो विजयको झण्डा सर्वोच्च थलोमा गाड्न खोजिरहेको थियो यतिकैमा गणेशीले अर्को मौका छोप्यो कुनामा बसेकी ड्राइभर मोहम्मदकी पत्नी पल्लो ढोकाबाट बाहिर जानको लागि उठी उसले रातो साडी र चोलो पनि रातै रङको लगाएकी थिए गणेशी उसलाई सम्बोधित गरेर भन्न थाल्यो अरे भाउजू अब कहिले काहीँ यस गरिब देवरको भनाइ पनि त बानिदिनुहोस् अब कति जोडी मैले हात जोडेर भनिसकेँ तपाईँलाई कि रातो रङको साडी नलगाउनुहोस् हँ त के भन्न खोजेछु अब मोहम्मद इन्जिन ड्राइभर हो त्यसैले उसलाई आफ्नो नजिक तान्नु छ भने त्यो दिन तपाईँ हरियो साडी लगाउनुहोस् र हेर्नुहोस् कसरी उसिल हुसिल मार्दै फटाफट तपाईँ भएको ठाउँमा आउँछ उसका कुरा सुनेर सारा मानिसहरू मरिमरि हाँस्न थाल्छन् मोहम्मदकी लज्जालु बेगम ओपर सबैको आँखा जान्छ लज्जाले भुत्तुक्क भएर ऊ आइमाईहरूको हुलमा पसेर भित्तापट्टि मुख फर्काउँछे गणेशसितै बसेको मोहम्मद समेत लाजले निहुरिएर हाँस्न थाल्छ यसपालिको गणेशीको मेल असमेल भएकोले भट्टाचार्य आफूलाई स्थिर राख्न सक्दैनन् तसर्थ बंगारा भत्काएर हाँसोको मोटो मोस्लो बाहिर निस्किन्छ चुरोट र पाइपको निकोटिन मण्डित काला र पहेँला पंक्ति खुलेर हार्मोनियमको पर्दा जस्तै देखिन्छन् हाँसोको निसंकोच सम्वेगले भट्टाचार्यलाई पनि अभिभूत तुल्याउँछ गणेशीले विजयको झण्डा गाडेको सबैलाई भान भयो यसरी अमलेन्दु भट्टाचार्य हाँसेको रेलवेको जन्मकालदेखि आजसम्म कसैले पनि देखेको थिएन हाँसोको विषय दाम्पत्यसित सम्बन्धित भएकोले अणु र पवन खुलेर हाँस्न सक्दैनन् पवन हत्केलाले मुख छोपेर हाँस्न थाल्छ र अणु सबकोले मुख ढाकेर हाँस्न थाल्छिन् हाँसोको भेल उर्लिसकेपछि पण्डित दुर्गानाथले निर्णय दिए ल अम्लेन्दु बाबु अब हामीले यहाँबाट जानु नै असल छ हाम्रो लागि पनि यिनको लागि पनि अब एक पुस्ताकै अन्तर पर्न गएपछि यस्तै हुन्छ दुवै पक्षलाई खुल्न कठिन हुन्छ हेर्नुहोस् हामी वृद्ध विधुरहरू अब यी हेर्नुहोस् वैशालु सबै घर परिवार भएका अब हाम्रो जस्तो गति छ यो समाजमा पवन र अणुको पनि त्यस्तै छ अब ती पनि यस वातावरणमा पच्न सक्दैनन् पण्डित बाजे र अमलेन्दु भट्टाचार्य हलबाट बाहिर निस्कन थाले सबै आफ्नो स्थानमा उभिए गणेशीले रेलवेको सबै कामदारहरूलाई आह्वान गर्यो ल सबै मेरो कुरा सुन्नुहोस् त म एउटा कुरा भन्छु यहाँ जो हाम्रो बिचमा हुनुहुन्छ दुईजना यो हाम्रो महापुरुषहरू हुनुहुन्छ हेर्नुहोस् त म के भन्छु कि आउनुहोस् त उहाँहरूको चरण धुलो हाम्रो मस्तकमा टासौँ अब एकजना हुनुहुन्छ धर्मका पिता अर्को हुनुहुन्छ कर्मको पिता गणेशी पालैसित पण्डित दुर्गानाथ र अम्लेन्दु भट्टाचार्यको चरण स्पर्श गरेर हात निधारमा लगाउँछ पालैसित अरू पनि नेउरिन्छन् गणेशी भन्छ त उहाँहरू हाम्रो अगुवा हुनुहुन्छ हाम्रो महान पुर्खाहरू हुनुहुन्छ त हामी के कामना गरौँ उहाँहरूको आयु लामो होस् त म भगवान्लाई पनि भन्छु कि हे भगवान् हाम्रो पनि उमेर काटेर उहाँहरूकोमा गाँसिदेऊ गणेशीको स्वर भारी हुन्छ पण्डित बाजे र अमलेन्दु भट्टाचार्य अङ्गालामा अटाइ नसक्नु स्नेह पाएर आफ्ना आँखा हर्षाश्रोले तरल पार्छन् पण्डित बाजे सम्हाल्न नसकी दुई थोपा डिलबाट गुडाइदिन्छन् भने भट्टाचार्य फेरि एकपल्ट संकटमा पर्दछन् आँसु झरिदेला भन्ने अत्यासले टाढा अन्तरिक्षतिर हेर्न थाल्छन् तर रोकिराखेको तरल तत्व बाष्पमा परिणत भएर बाहिर उम्लिन्छ र उनको चस्माको दुवै ऐनालाई ढाकेर अपारदर्शी तुल्याइदिन्छ उनी हत्तपत्त पवनको काँच समातेर बाहिर तान्छन् पवन एक नेत्रहीनलाई डोर्याए जस्तै कुम समातेर पछि पछि आइरहेका अम्लेन्दुलाई क्वार्टरको हाता बाहिर ल्याइ पुर्याउँछ भट्टाचार्य प्यान्टको गोजीबाट रूमाल झिकेर चस्माको काँच र दुवै आँखा सफा पारेर केही सामान्य हुन्छन् के गर्ने यिनीहरू कहिले नरुनुको नहाँस्नुको बनाइदिइहाल्छन् असल मात्र होइन कि साह्रै असल मान्छेहरू छन् नि यति भन्दै भट्टाचार्य विश्राम कोठाभित्र गएर आराम मेचमा लम्पसार पर्दछन् पण्डित दुर्गानाथ अर्को मेचमा बस्दछन् अगाडि उभिरहेको खलासीलाई भट्टाचार्य हराउँछन् जा मेरो लागि एक कप चिया र पण्डित बाजेको लागि एक गिलास दहीको सर्बत लिएर आऊ अब मैयाहरूसित पनि सोध के खान्छन् उनीहरू अनि उनी पण्डित बाजेतिर फर्केर भन्दछन् पण्डितजी यो हृदय रोगले गर्दा हेर्नुहोस् म धेरै नै शक्तिहीन भए जस्तो लाग्छ धेरै थकाइ लाग्छ अब यसअघि म अठार घन्टासम्म काम गर्दा पनि थकाइ भनेको के हो अह थाहा पाउँदैन थिएँ यो रेलवेको एक नम्बरको पहिलो इन्जिन थियो पशुपति पशुपति गुहेश्वरी आदि नामाकरण मैले आफै गरेर पठाएको थिएँ पशुपतिको पहिलो चितकार र यस प्लेटफार्मबाट रेलको पहिलो बामे सराई मैले त के यस सहरका उमेरदार कुनै मानिसले पनि बिर्सेका छैनन् होला त पण्डितजी म के भन्दै थिएँ त्यो पशुपति इन्जिन यति शक्तिशाली थियो कि भयभरका मालका डब्बा र यात्री डब्बा गाँसेर चलाउँदा पनि गति नियन्त्रित गर्न गाह्रो हुन्थ्यो शिवरात्रीको बेला त्यही एक्लो इन्जिनबाट हामी तीन तीन खेपसम्म यात्री ओसार्थ्यौं तर पनि कहीँ कुनै अङ्ग भत्के बिग्रेको देखिँदैनथ्यो भोलिपल्ट उत्तिकै उत्साह उत्तिकै शक्ति तर पाँच सात वर्ष बित्दा नबित्दै त्यसमा अनेक शैथिल्य आउन थाल्यो कहिले एक थोक बिग्रिन्छ कहिले अर्को थोक भत्किन्छ सधैँ मर्मत गर्यो सधैँ चलायो कहिले काहीँ त बीच जालमा घन्टौँसम्म घटेरो जस्तै ओडान लिन थाल्यो भित्रका सबै पाठ पूर्जा नयाँ जडान गरेर हेऱ्यौँ केही लागेन आखिरमा हार मानेर त्यस गतिमा पुर्याउनु पर्यो लोकोबाबु वर्कसप बाहिर अनेक मौसमको मार खाएर जरा जीर्ण रूपमा उभिएको एउटा झुत्रो इन्जिनतर्फ झ्यालबाट औल्याउँछन् त पण्डित बाजे त्यो इन्जिन निर्जीव यान्त्रिक वस्तु हो एक लौह पिण्ड त त्यसको नजिक जाँदा मेरो मुटुमा कतै च्वास बिझाए जस्तो हुन्छ हेर्नुहोस् त्यसको अघिको रूप आँखामा झलझली उत्रिन्छ र अहिले देख्छु कटैयाका अग्ला अग्ला काँडे झारभित्र कम्बरसम्म डुबेको कि मानव जीवनको पनि यही नियति होइन पण्डितजी त्यही इन्जिन जस्तै मेरा एक एक यन्त्रहरू खिँदै जान थालेका छन् त्यसको पहिलो चरण मुटुको व्यथाबाट प्रारम्भ हुन्छ पुराना डायरीहरू कहिलेकाहीँ यसो हेर्छु इतिहास पढे जस्तै लाग्छ पछि फर्केर हेर्दा लाग्छ पण्डितजी निकै लामो यात्रा गरिसकिएछ मन र आत्माको यो दीर्घ थकाई अब कुनै अर्कै बास भेट्टाएपछि मात्र एक लामो सुस्केरामा समाप्त हुनेछ अमलिन्दु भट्टाचार्य झ्याल बाहिरको अन्तरिक्षमा टोलाएर हेर्न थाल्छन् मानौ उनको नौलो बासको थलो त्यतै कतै हुनुपर्छ अमलिन्दु भट्टाचार्यको तन्द्रा पण्डित दुर्गानाथ भङ्ग गर्छन् लोको बाबु अब विगतलाई उग्राइरहनु एक सुखद अनुभूति हो हेर्नुहोस् अब विशेष गरी हामी जस्ताको लागि जे सल्किँदै सल्किँदै जीवनको अन्तिम स्वर्गसम्म पुग्न पुग्न आँटेका छौ यो रोगले तपाईँलाई शारीरिक तवरबाट मात्र आघात पुर्याएन छ लोको बाबु त्यसले तपाईँको मनस्थितिलाई पनि केही क्षति गरेछ शैथिल्य वा थकाई शारीरिक विकारबाट आउनुभन्दा बढी गहिरो मानसिक तन्काई चिन्ता र नैराश्यप्रति शरीरको एउटा प्रतिक्रिया मात्र हो कुनै आसन्न भएले तपाईँको सम्पूर्ण जीवनी शक्तिलाई सोच्न थालेको छ जसले गर्दा तपाईँ जस्तो कर्तव्यनिष्ठ व्यक्तिको निरन्तर जाँगरिएको चेतनालाई समेत कुण्ठित तुल्याउन थाल्यो बुझ्नुभयो त म के भन्दैछु अब मेरो विचारमा बुढौली भोग्नुभन्दा बुढौलीको निरन्तर चिमोटी रहने चेतना अति भयावह र दुःखदायी हुन्छ यसबाट मानिस शारीरिक रूपमा दुर्बल हुनु कहाँ कहाँ मानसिक स्तरमा अगावै गरिसकेको हुन्छ जरा मरणको अस्वस्थ चेतनाले एकपटक ग्रस्त भएपछि त्यसको बिख मानिसको सम्पूर्ण शरीर र कार्य व्यवहारमा फिँज्दै फिँज्दै फिँज्दै जान्छ ऊ कुण्ठित मन कर्म र वचन लिएर सातो गएको बालक जस्तै झस्किरहन्छ भएको चेतनाले मानिसको पाचन शक्ति र रक्त संचारको स्वाभाविक प्रक्रियामा समेत आघात तुल्याउँछ र बिस्तारै बिस्तारै ऊ अनेक रोग व्याधिबाट थलिएर जान्छ लहलहाउँदो बिरुवामा निरन्तर तातो पानी खनाइरहँदा जुन परिणाम हुन्छ त्यही परिणाम अन्त्यमा यस्ता मानिसको पनि हुन जान्छ पण्डित बाजेको अनुहारतिर अमलेन्दु भट्टाचार्य आँखा झिम्म नगरी एक एकटक हेरिरहन्छन् दुर्गानाथको भनाईको सत्यता उनको अनुहारमा खोजिरहे जस्तै उनले बाटो बिराएर अग्लो भिरबाट चिप्लिन आँटेको बेला पण्डित बाजेले पछाडिबाट स्नेहपूर्ण अंगालो हालेर ताने जस्तै उनलाई भान हुन्छ म भन्दा दस वर्ष जेठा भए पनि कति तेज छ यिनको मुखमण्डलमा एउटा सूक्ष्म मुस्कान सधैँ यिनको अनुहारमा तरङ्गित भइरहन्छ कुनै व्यङ्ग्य वक्रोक्ति र तिरस्कारको होइन दया करुणा र जीवनप्रतिको अदम्य आस्थाको यो मुस्कान हो श्वासको अन्तिम आरोह अवरोहसम्म यिनको यो मुस्कान रहिरहनेछ त्यो तेलको अन्तिम थोपा रहेसम्म बलिरहने बत्ती हो पण्डित बाजेले जीवन गहिरिएर बुझेका छन् यसका एक एक त्यान्द्राहरू धनुले कपास धुने जस्तै धुनेर कठोर र जटिल जीवनलाई फूलको थुङ्गा जस्तै हलुङ्गो तुल्याएर बोकेका छन् त्यसैले यिनको चरित्र र व्यक्तित्व पहाड़को चुचुरो माथिको हिउँ जस्तै स्वच्छ र धवल छ अणु भन्थी फुर्सदको बेला पण्डित बाजे पवनसित खोपी खेल्नुहुन्छ लुकामारी खेल्दा खाटमुनि लुक्नुहुन्छ र पवनलाई गीत गाउन लाएर आफू भकसमाथि तबला बजाउनुहुन्छ त्यसबेला यो सुन्दा मलाई कस्तो कस्तो लागेको थियो त्यो पण्डित बाजेको उमेरको चारित्रिक स्तरलाई सुहाउने काम नभएकोले मैले ठट्टामा उडाइदिएको थिएँ र भनेको थिएँ कि तिमीलाई अनौठो लागोस् भनेर पवन यस्ता काल्पनिक कुराहरू सुनाइरहन्छ यो कुनै पत्याउन सकिने कुरा हो अणु भन्थे मैले पनि कहाँ पत्याएर ड्याडी के गर्ने अप्ठ्यारो यो छ कि पवन कहिले झुटो बोल्दैन यो शिक्षा उनले आफ्नो बाजेबाट पाएको छ अणुले भनेको सत्यता बारे आज बल्ल मलाई ज्ञान भयो कुनै काममा यिनले आफ्नो उमेरलाई बन्देज तुल्याएनन् पाको उमेरका मानिसका लागि रूढीवादी समाजले तयार गरेका विधि निषेधको आचार संहितालाई पण्डित दुर्गानाथले सदैव उल्लंघन गरे यस्ता मानिस सच्चा अस्तित्ववादी नभए अरू को हुन सक्छ जसको रोम रोमबाट जिजीविसाको उल्लासमय अंकुर फुटिरहेको हुन्छ भट्टाचार्य आज नयाँ फूर्ति प्राप्त गर्दछन् आओस् मेरो अन्त्य केही छैन अहिले आओस् वा भरे आओस् हाँसी हाँसी वरण गरौंला अमलेन्दु भट्टाचार्य अब ढुक्क भएर चिया खान थाल्दछन् अमलेन्दु भट्टाचार्य र पण्डित दुर्गानाथ ट्रलीनिर आइपुग्छन् अमलेन्दु भट्टाचार्यको अनुहारमा उही प्रफुल्लता फर्केर खेलिरहेको थियो जो रोगको भन्दा अघि सबैले देख्ने गरेका थिए रोगले आक्रमण गरेर गएपछि पितामा एउटा ठूलो परिवर्तन आएको अणुले पनि चाल पाउन थालेकी थिइन् के भयो ड्याडीलाई एकछिन पनि नबोली बस्न नसक्ने मानिस दिन रात झोक्राएर मात्र बसिरहनुहुन्छ कहिलेकाहीँ भुनमुनाएको पनि सुनिन्छ एक्लै पनि बोलिरहनुहुन्छ धेरै समय उहाँ भरण्डामा बसेर उत्तरतिरको शून्य अन्तरिक्षमा टोलाएर हेरिरहनुहुन्छ अणु चार पाँच वर्षकी थिइन् होला मातृविहीन र टोरी छोरीलाई देखेर अम्लेन्दु भट्टाचार्यको छाती चिरिन्थ्यो उनलाई सास फेर्ने फुर्सद थिएन अणु नोकर चाकरको ज्यालादारी स्नेह पाएर हुर्किएकी थिइन् बिहान चार बजे सुतिरहेकी छोरीको हत्तपत्त कपाल मुसारेर गएका अम्लेन्दु आधी रात बितेपछि फर्कन्थे कहिलेकाहीँ हप्ता हुन्थ्यो छोरीलाई उफ्रिएको खेलेको हेर्न नपाएको रेलवेको निर्माणको कामको मारामार भएकोले अम्लेन्दु भट्टाचार्य केवल शरीर लम्पसार पार्नको लागि चार घण्टा मात्र घरको छानामुनि मुनि काट्थे यसबीच पितासित सोध्नुपर्ने अणुका पनि धेरै प्रश्नहरू थुप्रिरहेका हुन्थे पोते बोलीमा बालसुलभ औत्सुक्यका उब्जनीहरू तिनै मध्येको एउटा प्रश्नले अमलेन्दु भट्टाचार्यको मनमा ठूलो झस्का पार्थ्यो के उत्तर दिएर छोरीको चित्त बुझाउने हो उनी आफै अबुझ जस्ता निरुत्तर हुन्थे मेरो ममी खै अणु बारम्बार प्रश्न गर्थिन् भट्टाचार्य चित्तबुद्ध उत्तर नपाएर छोरीलाई अन्यत्रै अल्मल्याइराख्थे एक दिन यस प्रश्नको उत्तर दिनको लागि उनले छोरीलाई माथि बार्दलीमा लागे अनि सानी फ्रक लाएकी पुतली जस्तै अणुलाई आफ्नो काँधमाथि बसाएर उत्तरतर्फ देखाउन थाले जहाँ शैवालिक पर्वतका अविच्छिन्न श्रृङ्खलामाथि नौलो अन्तरिक्ष बादलका बुट्टा बुनेर खेलिरहेको हुन्थ्यो अनु त्यो पहाड़ देख्यौ तिमीले त्यसको पल्लोपट्टि हरियो घाँसको ठुलो चौर छ जहाँ भेडाको ठुलो बथान दिन रात चरिरहेको हुन्छ तिम्रो मम्मी पनि त्यहीँ गएकी छन् त्यहाँ मेरो मम्मी त्यहाँ किन गएको ड्याडी अणु तीक्ष्ण आँखाले एक टक पहाड़तिर हेरिरहन्छन् पहाड़लाई छेडेर हेर्न पाए मम्मी देखिदिए हुन् भन्ने सोच्दै त्यहाँ तिम्रो मम्मी तिम्रो लागि न्यानो बोटो तयार पार्न त्यहाँ चरिरहेका भेडाहरूसित ऊन माग्न गएकी छन् बुझ्यौ तिम्रो मम्मी तिमीलाई कति माया गर्छिन् भोटो तयार हुने बित्तिकै ती सेता सेता बादलहरूमाथि चढेर पहाडहरू उक्लिँदै आइपुग्छिन् तिमीलाई भेट्न यति भनेर भट्टाचार्य छिटो छिटो छोरीलाई ओह्रालेर ड्युटीमा हिँड्छन् तर छोरी पिताको काँधबाट ओर्लिँदा यसको बरण्डामा टेक्नु सट्टा शैवालिक श्रृङ्खलाको पल्लोपट्टि एक निर्जन विशाल फाँटमा ओर्लिन पुग्छिन् सानी फ्रक लागेकी केटीको आँखाको घेराले भ्याएसम्मको हरियो चौरको विस्तार जहाँ असंख्य भेड़ाहरू अटेस मटेस गरी चरिरहेका हुन्छन् चौरको एक किनारमा ढुङ्गो माथि बसेर अणुकी आमा एक अदमैसे सम्भ्रान्त महिला तन्मयताका साथ हतार हतार केही बुनिरहेकी हुन्छन् छिटो घर फर्कने हतपतले होला अणुलाई लाग्दछ भागुर्दै गएर आमाको काखमा लुटुपुटु गर्दै सहस्र मुवाई खाएर भनौँ कि आमा अब घर फर्कने होइन हेर्नु साँझ परिसक्यो भेडाहरू पनि आफ्नो गोठतिर लागिसके अब म तपाईँलाई नलिई जान्न कस्तो चिसो पनि छ आज बेबी यहाँ आउनुहोस् त आउनुहोस् स्वेटर लगाइदियो कस्तो चिसो छ आज अनि के हेरिराख्नुहुन्छ तपाईँ त्यो उत्तरपट्टिको डाँडामा सधैँ अणुकी धाईले तन्द्राभङ्ग गर्छे डाँडातिर हेर्दा हेर्दै अणुलाई समय औँलाको काप कापबाट बालुवा जस्तै फुस्केर गएको थाहा हुँदैन थाहा हुन्छ त एउटै कुरा शैवालिक श्रृंखलाको पारिपट्टिको चित्र जो कल्पनाबाट कोरेर पिताले अबोध अणुलाई हिल्ला लगाइदिएका थिए जब जब मम्मीको सम्झनाले पिरोल्थ्यो अणु त्यही चित्रको चौकोसभित्र पसेर अग्ला हरिया घाँसको अस्मेल फाँटमा भौतारी रहन्थिन् एक अपरिचित अनुहारको झझलको पाउन यथार्थ र परिकल्पनाको साथ छुट्याउन सक्ने उमेर भएपछि अणुले त्यो चित्र अतीतको स्मृतिको एल्बमका पहेँलो पातामा सधैँको लागि थन्क्याइदिइन् आफ्नो रोगसित संघर्ष गरिरहेका अम्लेन्दु भट्टाचार्य बरण्डाको मेचमा बसेर घण्टौं टोलाएर उत्तरपट्टिको शून्यमा हेरिरहन्थे कुनै इन्तु चिन्तु नली एकनाशसित कहाँ हेरिरहनुहुन्छ ड्याडी जुन अनुहार खोज्नको लागि केटाकेटीमा म दिनभरि उत्तरपट्टिका पहाड़ी थुम्कोहरूको सलामी परेका होचा भीरहरूबाट पारिपट्टि च्याउन खोज्थे पिताले पनि त्यही त खोजिरहनु भएको होइन ड्याडी के रहनु भएको छ तपाईँ त्यतापट्टि सधैँभरि त्यही एकहोरो दृष्टि छ तपाईँको त्यहाँ केही पनि छैन ड्याडी न हरियो चौर छ न भेडाका बथान न उन बुनिरहेकी कुनै अणु आँखाभरि आँसु डलपल पारेर पिताको दुःख लाग्दो अवस्थाबारे भन्छन् अमलेन्दु भट्टाचार्य उत्तरमा फिस्स हाँस्दिन्छन् न बोल्छन् न प्रतिवाद गर्छन् न त अणुलाई तानेर उसका आँखाका आँसु नै पुछिदिन्छन् आहत अणु आफ्नो कोठाभित्र दगुर्दै गएर पछारिन्छन् र रुन थाल्छिन् केही त मनको पीर पोख्नका लागि भने धेरै पितालाई त्यहाँ तान्न र उनका स्नेहपूर्ण सुमसुम्याई पाएर शान्त हुन तर पितामा कुनै चलहल हुँदैन चिसो शिलाखण्ड जस्तै गजधम्म मेजमा बसेर शून्यमा चिम्म नगरी एक टक उनी हेरिरहेका हुन्छन् दृष्टि साधनामा लीन भए जस्तै अम्लेन्दु ट्रलीनिर आएर ठूलो डाकोले हाँस्दै आफ्नो शिरको टोप अणुको टाउकोमा लगाइदिन्छन् अणुको अनुहार विचित्रको देखिन्छ गहिरो टोपको खबिल्टोमा निधारसम्म डुबेको अनुहार र कपालको नाउँमा बाहिर पिठ्यौमा निस्केको चुल्ठोको फुर्का मात्र टोपको घेराभित्रबाट एक चिर परिचित हरक आउँछ गाईछाप ब्राह्मी तेलको सिगार र पाइपको धुवाको उमेरको ज्येष्ठताको र सेते फुलेका कपालको मिश्रित गन्ध घोप्टिएर अणुको अनुहारमा र त्यसपछि सम्पूर्ण शरीरमा व्यक्त हुन्छ धेरै दिनपछि फेरि उही मायालु ड्याडीको न्यानो स्पर्श अणुलाई पाए जस्तै हुन्छ मिश्रित देह गन्धको अनुभूतिले आफ्नो घेराबाट टाढा भएर हराउँदै गएको ड्याडीलाई फेरि उही ठाउँमा अणुको पहुँचभित्र ल्याएर उभ्याइदिन्छ अमलेन्दु भट्टाचार्य पण्डित बाजेको भर्खरको कुनै ठट्टाले गर्दा हाँसिरहेका थिए पवन टोपमुनि किचिएको अणुको बिरालो जस्तो अनुहार देखेर हाँसिरहेको थियो यता अणु कुनै अमूल्य वस्तु हराएर किंचित आस मारिसकेपछि एक्कासी पाएको आनन्दको अतिरेकमा हाँस्न थालेकी थिइन् हाँसोको एक श्रृङ्खलाबद्ध प्रतिक्रिया अरे त्यसरी होइन बेबी खोइ त तिमीले थपडी पिटी पिटी हाँसे कि कहाँ छोडेर आयो त्यो जाऊ जाऊ ल्याऊ आफ्नो पुरानो हाँसो फेरि फर्काएर अमलिन्दु भट्टाचार्य आफ्नो र छोरीका बीच केही दिनदेखि देखा परेको भावनात्मक दूरीलाई घाँस्न एउटा सागु हालिदिन्छन् ट्रली बिस्तारै प्लेटफार्मबाट बाहिर घिस्रिन थाल्छ र हाँसोको अट्टहासलाई ट्रलीका गुडी रहेका फलामे पाङ्राको कठोर ध्वनिले किच्न थाल्छ अणु विचार गर्न थाल्छिन् पक्का पण्डित बाजेले केही मन्त्र पढेर ढ्याडीमाथि फुक्नु भयो होला अनि त आज सुकिसकेको खोला पनि फर्कियो उपन्यास घामका पाइलाहरूको तेह्रौं अङ्क यही सकिन्छ हामी आशा गर्छौं आजको कार्यक्रम यहाँलाई रोचक लाग्यो हवस् त आजको अङ्क यति नै उपन्यास घामका पाइलाहरू र यस कार्यक्रम बारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal सूत्रधार पवन राज पौडेल लेखक चन्द्र गौतम प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम